अर्पण समर्पणको यो श्रृङ्खलासँग बुद्धि कङ्क्रिटले सहकार्य गरेको छ तपाईँले घर निर्माण गर्दै हुनुहुन्छ भने जस्तो सामग्रीहरू भेट्नु भएको छैन भने तपाईँले सम्झिनुहोला कङ्क्रिट ब्लक रेलिङ रिङ गमला चाहिएको छ ढुङ्गा गिटी बालुवाहरू तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन चाहिँ जुटपानी चार क्लब चोकमा रहेको छ होम डेलिभरीको पनि व्यवस्था रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न त्रियासी शून्य छयालिस त्यस्तै गरी अन्ठानब्बे एक बयालिस त्रिहत्तर तिन सय तेइसमा तपाईँले फोन गर्नुहोला प्रोभाइडर हुनुहुन्छ बुद्धिबहादुर कुमाल उहाँसँग पनि अझ धेरै जानकारी लिन सक्नुहुनेछ र यति बेला कोही साथी हुनुहुन्छ अर्पण समर्पणको यो श्रृङ्खलामा म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो ओहो कोही साथी हुनुहुन्छ भन्ने इसारा मिलिराखेको थियो ठिकै छ उहाँसँग कुराकानी हुन सकेन अर्को साथी आउनु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकदेखि शान्ति कोराकदेखि शान्ति के छ शान्तिजी हालखबर एकदम ठिक छ दिदी आज कतिको गर्मी छ आज गर्मी एकदम बढ्या छ भन्नु पर्यो दिदी व्यापक गर्मी छ है आज हजुर के गर्नु सधैँ बिहान बिहान पानी पर्छ अनि त्यसपछि दिनभरि गर्मी हुन्छ बस्नै सकिन्न है त्यही त नि के गर्नु तै पनि बस्नु परिहाल्यो है हजुर अनि खाजा खानुभयो कि खानु भएको छैन मेरो खाजा भएको छैन दिदी भएको छैन हजुर कतिखेर हुन्छ त मेरो सबै तिन बजीतिर कार्यक्रम सके पछाडि हुन्छ ल ठिक छ खुसी लाग्यो अनि शान्तिजीले आज सम्झिने चाहिँ कसलाई सर्वप्रथम हजुरलाई धन्यवाद अनि मेरो घर परिवारको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्ण हुन्छ शान्ति आउनुभयो खुसी लाग्यो माया यस्तै रहिराखोस् सधैँ अहिले पनि छुट्टिन्छ है नमस्ते नमस्कार शान्तिजी हुनुहुन्थ्यो यति बेला कोराकदेखि आउनु भएको थियो र अर्को साथी पनि हुनुहुन्छ है भनेर इसारा गर्नु भएको छ राजले म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ प्रकृति के छ प्रकृति मेरो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ अहिले न डाँटी भन्नुहोस् त के गरिराख्नु भएको हजुर गर्नु भएको छैन भनेको त्यही त गर्मी कतिको छ भन्न खोजेको मैले ए गर्मी खै ठिकै ठिकै छ खै तर गर्मी चाहिँ भए जस्तो लागिरहेको छैन फ्यान चलिरहेको छ त्यही भएर है <laughs> अनि प्रकृतिजी हजुर आज को कसलाई सम्झिनुहुन्छ कार्यक्रम मार्फत सर्वप्रथम त तपाईँको लागि धन्यवाद अनि प्राण दाजुको लागि अनि हाम्रो यहाँ रहनुभएको मम्मीको लागि हजुर मेरो दादाको लागि शिव नारायण दाजुको लागि अनि दिदीको लागि प्रकृति अनि चिन्ह सम्पूर्णको लागि हुन्छ प्रकृति आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला राम्रोसँग बस्नुहोस् है ल नमस्कार नमस्ते प्रकृति जे हुनुहुन्थ्यो यति बेला पर्सादेखि आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा हामी यति बेला एउटा मिठो आवाज तपाईँको माझमा राख्छौँ आज अर्पण समर्पणको व्यवसायमा मैले विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेका चर्चित लोकभाकाहरू लिएर उपस्थित भएको छु र यति बेला कार्यक्रमको सुरुवातमै पहिलो कोसेली स्वरूप चाहिँ भन्नुपर्छ तपाईँको माझमा राख्छु डोलराज बाह्र घरले भर्खरै बजारमा लिएर आउनु भएको गीत हो तपाईँले निकै नै मन पनि पराउनु भएको छ निकै नै चर्चामा पनि रहेको छ तपाईँको लागि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 एक बयालिस त्रिहत्तर तिन सय तेइसमा तपाईँले फोन गरेर अझ जानकारी लिनुहोला र विशेष गरी निर्माण सम्बन्धी सामग्रीहरू तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार दिदी नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म शक्तिखोरबाट शक्तिखोरबाट हजुर के हो यहाँको नाम भन्नुहोस् त भन्ने पर्ने भयो भन्नै पर्ने भयो रे क्या हजुर म निलम अधिकारी निलम अधिकारी के छ निलम हालखबर एकदम आराम कुशल छ के गर्दै हुनुहुन्छ अहिले चाहिँ अहिले चाहिँ गर्मी भइरहेको छ अनि बसिरहेको छु शीतलमा बसिरहेको छु बसिराख्नु भएको छ हजुर ल ठिक छ खाजा खाइसक्नु भयो होला क्यारे है हजुर भइसक्यो त मेरो त भएको छैन कार्यक्रम सकिए पछाडि हुन्छ अनि निला हजुर को कसलाई सम्झिनुहुन्छ आज कार्यक्रम मार्फत आज सर्वप्रथम हजुरलाई धन्यवाद त्यस पछाडि मेरो स्पेसल साथी हुनुहुन्छ पवनजङ होइन अनि त्यस पछाडि मेरो साथीहरू हुनुहुन्छ साथीहरू हुनुहुन्छ सुदन तामाङ धर्मराज बस्नेत होइन हजुर त्यस पछाडि मेरो एउटा चितवन बहिनी हुनुहुन्छ कि उहाँले सुनिरहनु भएको होला कहिले काहीँ घरिघरि सुन्नुहुन्छ घरिघरि सुनिन भन्नुहुन्छ मेरो बहिनीलाई सम्झिरहेको छु हारिरहेको छु भन्छ हुन्छ अनि त्यस पछाडि खोलेसीमाला हुनुहुन्छ अर्को मेरो दिदी उहाँले क्वालिफिकेट हुनुहुन्छ उहाँले पनि मलाई सम्झिरहेको छु भन्न चाहन्छु हुन्छ कार्यक्रममा आउनु पनि खुसी लाग्यो आउँदै गर्नुहोला यसरी नै माया गर्नुहोला है ल नमस्कार आहा निलमजी हुनुहुन्थ्यो यति बेला शक्तिखोरदेखि आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ भन्ने इसारा मिलाएर म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पर्साबाट एन्जेल हो हजुर के छ एन्जेल हाल खबर मेरो पनि एकदम ठिक छ कसरी चिने होला मैले है खाएको छैन कसरी चिने एन्जेल मैले तपाईँलाई कसरी चिने होला पर्साबाट <laughs> धेरै साथीहरू पनि हुनुहुन्छ होला नि त फेरि त्यो पनि है ठिकै छ अनि के गर्दै हुनुहुन्थ्यो बसी छ है त्यही त है ल ठिकै छ गर्मी समयमा अलिक बढी ख्याल पनि गर्नुपर्छ आफ्नो आफ्नो परिवारको ख्याल गर्नुहोला है हजुर अनि आज को कसलाई सम्झिनुहुन्छ गाडीको मार्फत आज मेरो बाबालाई हजुर अनि मेरो बेस्ट फ्रेन्ड लक्ष्मीलाई अनि लक्ष्मी दिदी सन्तु मेरो साथीहरू अनि मेरो सानो इशा स्पेसली चाहिँ मेरो बाबालाई अनि हजुरलाई हजुर अनि आज राजदाई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 भन्नुभएको छ अब भने फोन प्रयास नगर्नु रे राजले भन्नुभएको मलाई इसारा गर्नुभएको छ मैले तपाईँलाई भन्दैछु अर्पण समर्पणको बसाइ लिएर भोलि तपाईँलाई भेट्न तपाईँको सम्झना साट्नको लागि आउने नै छु आजको लागि पनि कार्यक्रमबाट यति यतिन्जेलसम्म तपाईँले साथ दिनुभयो सुनेर बसिदिनु भयो अर्पण समर्पणको व्यवसायलाई तपाईँलाई धेरै धेरै धन्यवाद त्यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै गुणाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति हृदयदेखि नै आभार प्रकट गर्छु र अन्तमा मेरो आवाजलाई तपाईँको रेडियो शीर्षमा पुर्याउनको लागि हर तरले सहयोग गर्नुहुने प्राविधिक मित्र राज रुजन दुवैजनालाई धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु तपाईँलाई भेट्नको लागि साँझ सात बजे अर्पण शुभ साँझको व्यवसाय लिएर आउनेछु हवस् त नमस्कार